जीवनका सारा डोरीहरू चुटाएर गएपछि नाता नै हाम्रो तिमीले टुटाएर गएपछि बन्धनका सारा डोरीहरू चुटाए गएपछि नाता नै हाम्रो तिमीले टुटाए गएपछि फेरि न बाध्य नै भए अखेरमा म पनि रुवाई रुवाई आँसुको भेल लुकाइ गएपछि नाता नै हाम्रो तिमीले टुटाए गएपछि कति गर्छौ नाटक सकुन्जेल गर तिमी कति गर्छौ नाटक सकुन्जेल गर तिमी मनै त दोषी भए यथार्थ लुकाइ गएपछि नाता नै हाम्रो तिमीले टुटाए गएपछि तडपी तडपी बाँचेकी छु यो बिरानो सहरमा तडपी तडपी बाँचेको छु यो बिरानो सहरमा एउटै मुटु तिमीले टुक्रा टुक्रा पारे टुटाए गएपछि नाता हाम्रो तिमीले टुटाए गएपछि साँच्ची थिए पठाएका चिठीका पानाहरू त साक्षी थिए पठाएका चिठीका पानाहरू त साक्षी थिए पठाएका चिठीका पानाहरू त के प्रमाण देखौ अब तिमीले लुकाए गएपछि बन्धनका सारा डोरीहरू चुटाए गएपछि नाता नै हाम्रो तिमीले टुटाए गएपछि नाता नै हाम्रो तिमीले टुटाए गएपछि नमस्कार अनि साहित्यको अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम सिर्जना कथङ्गाहरूको नवीन अवसाई लिएर उपस्थित भएको छु दर्पण पारिका मित्र रिजनसँगै मसु छु तपाईँको आफ्नो मान्छे दिपेन्द्र सुनिराख्नु भएको छ रिलेसन एफएम अठासी मेगा हर्स सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रिलेसन एफएम डट कम डट एनपीबाट पनि विश्वको जुन जुनसुकै कुनामा रहेर तपाईँले हामीलाई सुनिराख्नु भएको छ कार्यक्रम सिर्जनाका थुङ्गाहरूलाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा सुनेर साथ दिन सक्नुहुनेछ सिसापारी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट त्यसै गरी रिलेसन एफएम डट ब्लग स्पोर्ट डट कमबाट र मोहन बिहानी डट ब्लग स्पोर्ट डट कमबाट पनि कार्यक्रम सिर्जनाको थुङ्गाहरूलाई तपाईँले जुन सुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ कार्यक्रम सिर्जनाको ढुङ्गाहरू विशुद्ध साहित्यिक बसाइ हो यो बसाइमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ तपाईँकै गीत कथा कविता हाइकु गजल मुक्तक सबै जातका फुलहरू फुल्ने गर्छन् यो बसाइमा यो साझा फुलबारीमा तपाईँ आफ्नो रचनाहरू पनि कार्यक्रम सिर्जनाका थुङ्गाहरूमा पठाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ पत्रचारको लागि हाम्रो ठेगाना कार्यक्रम सिर्जनाका थुङ्गाहरू रिलेसन एफएम अठासी मेघाहर्स रत्नगर एक सौराचोक चितवन यो ठेगानामा तपाईँले आफ्ना रचनाहरूलाई पत्रचार गर्नुभयो भने कार्यक्रम सिर्जनाको थुङ्गाहरूसम्म आइपुग्नेछन् कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई भाषण गरेको थिएँ जसलाई पठाउनु भएको थियो रिजाल अन्जानजीले खोटाङदेखि बन्धनका सारा डोरीहरू चुटाए गएपछि नाता नै हाम्रो तिमीले टुटाए गएपछि न बाध्य नै भए आखिरमा म पनि रुवाई रुवाई आँसुको मूल सुकाए गएपछि नाता नै हाम्रो तिमीले टुटाए गएपछि निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि अन्जानजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र कार्यक्रम सिर्जनाको थुङ्गाहरूको बसाइमा छौँ हामी तपाईँका रचनाहरू धेरैभन्दा धेरै मेरा पोल्टाभरि छन् तपाईँका रचनाहरूलाई अब भने ढिलो नगरिकन अगाडि जोड्न चाहन्छु समयमा रहेर यो रचनालाई पठाउनु भएको छ दिपेन्द्र मरिजीले गजल छ उहाँको उहाँको गजललाई भाषण गर्न चाहन्छु जिन्दगी हरायो भेटाउन सकिएन मेटियो भाग्य लेखाउन सकिएन जिन्दगी हरायो भेटाउन सकिन मेटियो भाग्य लेखाउन सकिन भारी भो आफ्नै जिन्दगी मेरो भारी भो आफ्नै जिन्दगी मेरो बिसाउने खोजी टेकाउन सकिएन जिन्दगी हरायो भेटाउन सकिएन मिसियो जीवनमा अर्कैको याद मिसियो जीवनमा अर्कैको याद आफ्नो कि अर्को केलाउन सकिएन मेटाउन भाग्य लेखाउन सकेन मुटुमै बस्यो आँसुको ठिक्का मुटुमै बस्यो आँसुको ठिक्का परेलीबाट बगाउन सकेन परेलीबाट बगाउन सकेन जिन्दगी हरायो भेटाउन सकेन मेटियो भाग्य लेखाउन सकेन निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि दिपेन्द्र श्रुमलीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मदन मुस्कान छेत्रीजीको रचना रहेको छ यो उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु आँखा हुनेहरू नै अन्ध देखियो आँखा हुनेहरू नै अन्ध देखियो अन्धकै नराम्रो धन्द देखियो देशको स्वाभिमान गुमिरहेछ देशको स्वाभिमान गुमिरहेछ विदेशी हातमा झन्डा देखियो आँखा हुनेहरू नै अन्धा देखियो कसले भन्छ देशमा शान्ति छ कसले भन्छ देशमा शान्ति छ रुकुमतिर अझै चन्दा देखियो अन्धकै नराम्रो धन्दा देखियो धन्दाको बाँडफाँड नमिलेपछि दाई भाइ शत्रु र बन्द देखियो अन्धाको नराम्रो गन्ध देखियो दिनमा मै हुँ भन्ने सुन्दरीहरू रातमा होटल कन्द देखियो आँखा हुनेहरू नै अन्ध देखियो अन्धकै नराम्रो कन्द देखियो रचनाको लागि मदन मुस्कान छेत्रीजीलाई पनि धेरै धेरै धन्यवाद आँखा उनीहरू अन्ध भएका कुराहरू अनि ती अन्ध भएकाहरूले पनि फेरि नराम्रो काम गरेका कुराहरू देशको स्वाभिमान गुमिरहेको कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना पुनः एकपटक मदन मुस्कान छेत्रीजीलाई धेरै धेरै धन्यवाद यस्तै यस्तै साथ आगामी दिनहरूमा पनि पाइराखौँ कार्यक्रम सिर्जनाको थुङ्गाहरूमा र तपाईँका रचनाहरूलाई वाचन गरिराखेको छु मैले रिलेसन एफएम अठासी मेगा हर्ट्स तपाईँले सुनिराख्नु भएको छ कार्यक्रमको हो सिर्जनाको थुङ्गाहरू प्रविधिमा रहेर साथी राख्नु भएको छ प्राविधिक मित्र रिजनले र म छु तपाईँको आफ्नो मान्छे दिपेन्द्र त्यसै गरी अर्को गजललाई अगाडि जोड्छु सुरेश बादलजीले लेख्नु भएको गजल छ तर्साइदिँदा पा पालै पालो उस्ता उस्तै लाग्छ तर तर्साइदिँदा पालै पालो उस्तै उस्तै लाग्छ तिम्रो याद र भुइँचालो उस्ता उस्तै लाग्छ किन फेसन बनिदिन्छौ म त जिल्ला पर्छु तिमी फेसन बनिदिन्छौ म त जिल्ला पर्छु कपडा र ठुटे ठुटे टालो जस्ता उस्तै उस्तै लाग्छ कपडा कपड कपडा र ठुटे टालो उस्तै उस्तै लाग्छ तर्साइदिँदा पालै पालो उस्तै उस्तै लाग्छ दिन दिनहरै मान्छेहरू काटिएको देशमा दिनहरै मान्छेहरू काटिएको देशमा अँधेरो र त्यो उज्यालो उस्ता उस्तै लाग्छ दिँदा पालै पालो उस्ता उस्तै लाग्छ तिमीलाई आफ्नो बनाउने सुर कसैदेखि तिमीलाई आफ्नो बनाउने सुर कसैदेखि तिम्रो भाइ र मेरो सालो उस्तै उस्तै लाग्छ दिँदा पालै पालो उस्तै उस्तै लाग्छ यति न्यानो यति प्यारो अरू चिज नै छैन यति न्यानो यति प्यारो अरू चिज नै छैन मेरो घर र तिम्रो अङ्गालो उस्ता उस्तै लाग्छ मेरो घर र तिम्रो अङ्गालो उस्ता उस्तै लाग्छ तिम्रो याद र भुइँचालो उस्ता उस्तै लाग्छ धेरै धेरै धन्यवाद यो मिठो साथको लागि सुरेश बादलजीलाई दर्शाइदिँदा पालो पालो उस्तै उस्तै लाग्ने कुराहरू अनि त्यो आफ्नो माइलोको यात्रा भुइँचालो उस्ता उस्तै लाग्ने कुराहरू हुँदै थियो पुनः एकपटक तपाईँलाई पनि धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै यस्तै रचनाहरू कार्यक्रम सिर्जना थुङ्गाहरूको बसाइमा मैले पढ्न पाइरहेको तपाईँप्रति आभारी रहेँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु बैरागी गोर्खालीजीले देउराली चार गोर्खादेखि लेख्नु भएको गजल छ उहाँको गजललाई अगाडि जोड्छु यो समयमा जब अभावहरू अघि लाग्छन् खास भएर जब अभावहरू अघि लाग्छन् खास भएर अनि सङ्घर्षमै वृक्ष जीवन दासो भएर सपना त ठुलै हुने हो हुँदो हो परदेशको पनि सपना त ठुलै हुँदो हो परदेशीको पनि तर फर्किएको छन् बाकसमा लासो भएर अनि सङ्घर्षमै वृक्ष जीवन दास भएर अनुसन्धानले यस्तो पनि देखायो भन्छन् पानीको मूल सुक्यो रे वन विनाश भएर अनि सङ्घर्षमय बित्छ जीवन दास भएर विकास नै देखिँदैन तर बजेट सकिन्छ विकास नै देखिँदैन तर बजेट सकिन्छ देशको जिम्मेवार व्यक्ति बदमास भएर जब अभावहरू अघि लाग्छन् खास भएर हेर्दा हेर्दै खेती योग्य जमिन सहर बन्दैछ हेर्दा हेर्दै खेती योग्य जमिन सहर बन्दैछ कानुन विपरीत नाप नक्सा पास भएर जब अभावहरू अघि सर्छन् जब अभावहरू अघि लाग्छन् खास भएर अनि सङ्घर्षमै बित्छ जीवन दास भएर अनि सङ्घर्षमै बित्छ जीवन दास भएर निकै सुन्दर रचना भइरहेकी गोर्खालीजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ मैले पाइरहेको हुँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु यो समयमा रामशरण श्रेष्ठजीले चिसापानी रामे साहबदेखि पठाउनु भएको गजल छ उहाँको गजललाई अगाडि जोड्छु गएको थियो कोही फर्केर आएन गएको थियो कोही फर्केर आएन मुटुलाई छोई फर्केर आएन कमाउन पैसा विदेशी हो भरे कमाउन पैसा विदेशी हो भरे मुगलानिया पोइ फर्केर आएन मुगलानिया पोइ फर्केर आएन अनेक बाचा गरी चुनाव जितेपछि नेताजी त खोइ फर्केर आएन गएको कोही फर्केर आएन अमर सञ्जीवनी पाइन्छ पाइन्न अमर सञ्जीवनी पाइन्छ पाइन्न मर्या मान्छे रोए फर्केर आएन मर्या मान्छे रोए फर्केर आएन मुटुलाई सोही फर्केर आएन गयो थियो कोही कोही फर्केर आएन निकै सुन्दर रचना शरण श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद छ प्रिय मित्र गोसाइन रेडियो र सुमधुर साहित्यिक आवाजलाई अगाडि जोड्छौँ कार्यक्रम सुन्दै गर्नुहोला वचन ले खाडा सरी मोटो घोस्दो तो दौरे वचन हाँ, ले निकाडा सरी मोटो घोस्दो तो रहेछ पापे उनको मन लेके उल्टो सोच्दो तो रहेछ पापे उनको मन लेके उल्टो सोच सोच्दो रहेछ वचन ले निकाडा सरी मोटो दो रे ढुकढुकी नहीं तोड़ तिमीलाई बास दिए मैले घट्छ हाम्रो माया भने साहस दिए मैले ढुकढुकी नै तोडी तिमीलाई बास दिए मैले घट्छ हाम्रो माया भने साहस दिए मैले पुण्य की मिले तो चिरने छुराहान्यो तिमीले पुण्य की नमो तो चिरने छुराहान्यो मिले छाती भित्र का पूरा तान्यो मिले छाती भित्र का, पूरा तान्यो मिले वचन ले निकाडा सरे मोटू घोष रही मन को बो गई चमा फुलाए कैथिए हमरो माया चंगा सरी उड़ाए कैथिए क्षमा भुलाए कैती हमरो माया चंगा कसरी उडाएकै टुट्यो माया फुट्यो आज मनै जलाइदियो हो टुट्यो माया फुट्यो आज मनै जलाइदियो फुल फुल संसारमा आगो लगाइदियो फूल संसार आगो बचन हाँ, ले निकाडा सरे मुटु घोस्दो रहेछ वचनले निकाडा सरे मुटु घोस्दो रहेछ पापी उनको मनले किन उल्टो सोच्दो रहेछ को मुटु कहाँ हुन्छ थाहा हुँदैन काँडालाई यी सब बुझ्ने चाह हुँदैन फुलको मुटु कहाँ हुन्छ थाहा हुँदैन काँडालाई यी सब बुझ्ने चाह हुँदैन पवित्र मन्दिरमा चढाउ म फुल हुँ जति टिपे नि टिप अह स्वाहा हुँदैन फुलको मुटु कहाँ हुन्छ थाहा हुँदैन सौन्दर्यले चम्किएको छ गुलाब फुल सौन्दर्यले चम्किएको छ गुलाब फुल जति चुमिनी काँडालाई डहा हुँदैन फुलको मुटु कहाँ हुन्छ थाहा हुँदैन तिमी त पत्थर भएछौ कठोर हृदय यति माया दिदा मुखमा आहा हुँदैन फुलको मुटु कहाँ हुन्छ थाहा हुँदैन बाचुन जेल हाँस्न देऊ बाचुन जेल हाँस्न देऊ मरि गएसी जेल हाँस्न देऊ गएसी हुँदैन नुन नानुको गोठमा आहा हुँदैन हाहा हुँदैन हुँदैन नानुको गोठमा हाहा हुँदैन फुलको मुटु कहाँ हुन्छ थाहा हुँदैन काँडालाई ईश्वर बुझ्ने चाह हुँदैन काँडैलाई ईश्वर बुझ्ने चाह हुँदैन नानु मगर केचनास आर स्याङ्जा हाल कुबेरदेखि यो सुन्दर रचना पठाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रिय मित्र यो रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम सिर्जनाका थुङ्गाहरूको बसाइमा रहेका छौँ हामी तपाईँ सुनिराख्नु भएको छ रेलेसन एफएम अठासी मेगा हर्स सँगसँगै तपाईँले हामीलाई विश्वको जुनसुकै कुनामा रहेर डब्लु डब्लु डब्लु डट रिलेसन एफएम डट कमबाट पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ कार्यक्रम सिर्जनाको थुङ्गाहरूमा तपाईँकै रचनाहरूलाई वाचन गरिराखेको छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु यो समयमा मेरो हातमा यो रचना रहेको छ यो रचनालाई पठाउनु भएको हो साहित्य पारखी मगर मोहनजीको थर्मारे चार सल्यानदेखि पठाउनु भएको उहाँले यो मुक्तकलाई अगाडि जोड्न चाहन्छु नबुझेरै तिम्रै त्यो बाटो पछ्याएर गल्ती गरे तिम्रै लागि मुटुमा किस्ता छुट्याए र गल्ती गरे नबुझेर तिम्रो त्यो बाटो पछ्याए र गल्ती गरे तिम्रै लागि मुटुमा कित्ता छुटाएर गल्ती गरे कस्तो निर्णय गरियो खै जुवानीको जोसमा कस्तो निर्णय गरियो खै जुवानीको जोसमा अन्धो भए आफन्तलाई लत्याएर गल्ती गरे अन्धो भए आफन्तलाई लत्याएर गल्ती गरे नबुझेरै तिम्रो त्यो बाटो पछ्याएर गल्ती गरे तिम्रै लागि मुटुमा किता छुट्याएर गल्ती गरे आफ्नो मायालुलाई मुटु छुट्याइदिँदा अनि नबुझेर मायालुलाई पछ्याउँदा गल्ती गरेका कुराहरू र अन्ध भएर आफन्तलाई लत्याएको कुराहरू हुँदै थियो रचनामा साहित्य पारकी मगर मोहनजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ मैले पाइराखौँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्न चाहन्छु यो समयमा यो रचनालाई पठाउनु भएको छ अर्जुन दृष्टि पौडेलजीले हाल उहाँ जापानमा हुनुहुन्छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु मौनताले यस्तो जादु गरिदिन्छन् कहिलेकाहीँ भित्ताले आवाज निकालिदिन्छन् कहिलेकाहीँ आँखासम्म आज आफ्नो काबुमा राख्न सकेन रोक्दा रोक्दै आफैलाई बगाइदिन्छ कहिलेकाहीँ मौनताले यस्तो जादु गरिदिन्छ कहिलेकाहीँ बतासले समा समेत घरिघरि बतासले समेत घरिघरि ढोका ढकढक्याउँछ पर्खाइनमा बसेको मन झस्किदिन्छ कहिलेकाहीँ भित्ताले आवाज निकालिदिन्छ कहिलेकाहीँ म भित्र बसेको छ म भित्र बसेको छ एउटा तिमी जस्तो मान्छे उसँगै मेरो मान्छे हारिदिन्छ कहिलेकाहीँ भित्तले आवाज निकालिदिन्छ कहिलेकाहीँ सबैभन्दा बढी अचेल आफ्नैदेखि डर लाग्छ सबैभन्दा बढी अचेल आफ्नैदेखि डर लाग्छ मलाई हेरिएन पनि चर्किदिन्छ कहिलेकाहीँ मौनताले यस्तो जादु गरिदिन्छ कहिलेकाहीँ भित्तले आवाज निकालिदिन्छ कहिलेकाहीँ मौनताले यस्तो जादु गरिदिन्छ कहिलेकाहीँ निकै सुन्दर रचना अर्जुन दृष्टि पौडेजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा यो रचना रहेको छ जिएम दिपु दिपेन्द्रजीले खोलेगाउँ रुकुमदेखि पठाउनु भएको उहाँको रचनालाई अगाडि जोड्छु खुकुरी होइन तिम्रो लागि या सानो भइदिन्छु ठिक छ तिमी ठुलै बन म सानो भइदिन्छु खुकुरी होइन तिम्रो लागि सानो भइदिन्छु ठिक छ तिमी तिमी ठुलो बन म सानो भइदिन्छु धन तौलेर माया गर्छौ अझै धनी खोज तिम्रो यादले रुदिन म ओभानो भइदिन्छु ठिक छ तिमी ठुलो बन म सानो भइदिन्छु भेटमा मुन्टु बटार्ने यो क्रम धेरै चल्यो एक निदो देऊ म आजै बिरानो भइदिन्छु ठिक छ तिमी ठुलो बन म सानो भइदिन्छु मेरो मृत्युमै तिमी खुसी हुन्छौ भने भने पनि तिम्रै हातले देऊ उत्तानो भइदिन्छु तिम्रै हातले देऊ म उत्तानो भइदिन्छु खुकुरी होइन तिम्रो लागि अचानो भइदिन्छु ठिक छ तिमी ठुलो बना म सानो भइदिन्छु जिएम दिपु जीले खोले गाउँ रुकुलदेखि पठाउनु भएको रचनालाई मैले वाचन गरेँ आफ्नो मायालुको निम्ति जे पनि भन्न तयार भएका कुराहरू रचनामा हुँदै कार्यक्रम सिर्जनाका थुङ्गाहरूको बसाइमा रहेर यो सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै तिम्रो मिठो मुस्कानमा अल्झिँदा पो दोखे अल्झिँदा पो दोखे तिम्रो मिठो मुस्कानमा अल्झिँदा पो दोखे अल्झिँदा पो दुखे तिम्रो मिठो मुस्कानमा अल्झिँदा पो दुखे अल्झिँदा पो दुखे नसम्झिँदा ठिकै थिए सम्झिँदा पो दुखे सम्झिँदा पो दुखे तिम्रो मिठो मुस्कानमा अल्झिँदा पो दुखी अल्झिँदा

माया わがまれさにさわがまれさにさわがまなにれさなにれさなにれさマヤプリティハソクシचटक्कै भोलेर निदाउँदा त सन्चै थिए बिउजिँदा पो दुखी बिउजिदा पो दुखी तिम्रो मिठो मुस्कानमा अल्झिँदा पो दुखी अल्झिँदा पो दुखी हुरी आए उडाइ लग्यो सपनाको साना पनि धुजा धुजा च्यातिएछ जिन्दगीको पाना पनि आए उडाइ लग्यो सपनाको साना पनि धुजा धुजा च्यातिएछ जिन्दगीको पानी पाना पनि धेरै दिनको प्रयासपछि मन्द मुस्कान छरिरहेथे वर्षाउ किन बेमौसमी आँसुको ए दाना पनि वर्षाउ किन बेमौसमी आँसुको ए गाना पनि अतीतहरू सम्झिएर एक्लै एक्लै गुनगुनाउँदा लय अनि ताल बिनाको भएछ यो गाना पनि हुरी आए उडाइ लग्यो सपनाको पाना पनि फिक्का फिक्क भयो जीवन रङविहीन भएपछि फिक्क फिक्क भयो जीवन रङविहीन भएपछि सकेन खै आजसम्म जिन्दगीको माना पनि सकिन खै आजसम्म जिन्दगीको माना पनि धुजा थुजा च्यापिएछ जिन्दगीको पाना पनि उडाइ उडाइलग्यो सपनाको साना पनि तिलो गुरुङ धारिङदेखि यो सुन्दर रचना पठाइदिनु भएको थियो प्रिय मित्र उहाँको रचना सँगसँगै कार्यक्रम सिर्जनाका धुन्दाहरूको हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ आजको बचाइबाट पनि उठ्नुपर्छ यति सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद रचना पठाएर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद रचना पठाउने तपाईँ प्रति आभारी हुँ तिलो गुरुङजीको रचना सँगसँगै कार्यक्रम सिर्जनाका ढुङ्गाहरूको आजको बसाइको हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन नभन्नुहोला तपाईँ पनि आफ्ना रचनाहरू कार्यक्रममा पठाउन चाहनुहुन्छ भने कार्यक्रम सिर्जनाका ढुङ्गाहरू दिलसरी एफएम काशी मेगा हर्स रत्नगर एक सौरासुक सिद्धवन यो ठेगानामा पत्रचार गर्न नभुल्नुहोला यतिन्जेल सुनेर साथ दिनु तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद रचना पठाएर सहयोग गर्नुहुने सम्पूर्ण सर्जकप्रति आभारी रहे मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म गुनगुनाउन सहायता दिनुहुने मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँको आफ्नो मान्छे दिपेन्द्र पनि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार दर्पणे करो भो प्रिया तिमी बिना सासै फेर्नाले अप्ठ्यारो हो प्रिया तिमी बिना प्रिया